W hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला लोकमान सिंहको नियुक्ति कार्यजीको माग गर्दै सर्वोच्चमा रिट दर्ता सबैतिरबाट अदालतलाई असान बनाउने काम भइरहेको कामुकाम प्रधान न्यायाधीश शर्माको गुनासो चुनावी वातावरण बनाउने विषयमा निर्णय गर्न कंग्रेस सभापति कोइरालाद्वारा भोलि उच्च स्तरीय राजनैतिक समितिको बैठक आह्वान सरकार विरोधी तेत्तीस दलले भोलि गर्ने भनेको नेपाल बन्द स्थगित नेपाल आदिवासी जनजाति महासङ्घको आठौँ महाधिवेशनमा बन्द सत्र जारी जनजाति आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनु पर्ने महासङ्घका अध्यक्ष लेखीको भनाई पाकिस्तानमा पूर्व प्रधानमन्त्री नवाज शरीफले दल पाकिस्तान मुस्लिम लिगले सत्ताको नेतृत्व गर्ने पक्का निर्वाचनको दस घण्टे अवधिमा विभिन्न स्थानमा भएका हिंसात्मक घटनामा परि बत्तीसजनाको ज्यान गयो र इन्डियन प्रिमियर लिगमा कोलकाता विरुद्ध बेङ्गलोर ब्याटिङ गर्दै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 नियुक्त नगर्न माग गर्दै यसअघि रिट दायर गरे पनि राष्ट्रपति डाक्टर रामरण यादवले भने संवैधानिक परिषदको सिफारिस अनुसार कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गरिसक्नु भएको छ कायम मुकायम प्रधान न्यायाधीश दामोदर प्रसाद शर्माले सबैतिरबाट अदालतलाई अचानो बनाउने काम भइरहेको गुनासो गर्नुभएको छ ज्ञापन पत्र बुझाउन गएको प्रेस चौतारी नेपालको टोलीसँग कायम मुकायम प्रधान न्यायाधीश शर्माले अदालतको मनोबल गिराउने काम भए त्यसको असर न्याय सम्पादनमा पनि पर्ने भएकाले अदालतको मनोबल गिराउने काम नगर्न आग्रह गर्नुभयो श्रमजीवी पत्रकारका पक्षमा न्यायालय सधैँ सकारात्मक भन्दै शर्माले पत्रकारिता र न्यायालय एकअर्काको परिपूरक भएको बताउनुभयो श्रमजीवी पत्रकारको सामान्य प्रमाणमा पनि उनीहरूप्रति सकारात्मक फैसला भइरहेको भन्दै उहाँले संचारकर्मी पनि निष्पक्ष हुनुपर्ने शर्माको सुझाव छ कामो प्रधान न्यायाधीश शर्माले आफहरू अरूको गुनासो सुन्न बसेकाले कसैप्रति प्र पूर्वाग्रही नबन्ने बताउनुभयो शर्माले अदालत र पत्रकारिता एक अर्काको परिपूरक भन्दै अदालत बलियो नभई पत्रकारिता पनि बलियो नहुने बताउनुभयो नेकपा माओवादी सहितका तेत्तिस दलले भोलि सोमबार गर्न लागेको नेपाल बन्द स्थगित गरेका छन् सरकार विरुद्ध आन्दोलनमा रहेका तेत्तिस दलको आज काठमाडौँमा बसेको बैठकले भोलि रातो मचेन्द्रनाथको जात्रा लगायतका चाड परेकाले बन्द स्थगित गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता मणि थापाले जानकारी दिनुभयो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा विवादास्पद छविका पूर्व प्रशासक लोकमान सिंह कार्कीलाई नियुक्त गरेको विरुद्धमा माओवादी सहितका साना तेत्तिस दलले बन्द आह्वान गरेका थिए तेत्तिस दलको बैठकपछि नेकपा माओवादीका सचिव देव गुरुङले जारी गरेको विज्ञप्तिमा वैशाख एकतिस गते बिहान नौदेखि एघार बजेसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय विरोध प्रदर्शन गर्ने उल्लेख छ यस्तै जेठ एक गतेबाट सुरु हुने मेची महाकाली मेची महाकाली राष्ट्रिय स्वाधीनता अभियान सुरु गर्ने विदेशीलाई नागरिकता नदिनका लागि नागरिकता वितरण टोलीहरूलाई अविलम्ब फिर्ता गर्न जिल्लाहरूमा जनप्रदर्शन र जनसभा गर्ने जनाइएको छ तेत्तिस दलले जेठ चौध गते काठमाडौँको खुला मञ्चमा जनसभा गरी राष्ट्रिय स्वाधीनता अभियान समापन गर्ने जनाएका छन् चुनावी वातावरण बनाउने विषयमा निर्णय गर्न कंग्रेस सभापति सुशील कोइरलाले भोलि उच्च स्तरीय राजनैतिक समितिको बैठक बोलाउनु भएको छ आज बिहान सभापति सुशील कोइरलाको निवास महाराजगंजमा बसेको पार्टीको अनौपचारिक बैठकले चुनावी वातावरण बनाउन भोलि बेलुकी समितिको बैठक बोलाउने निर्णय गरेको हो कंग्रेस महामन्त्री कृष्ण प्रसाद सेटोलाले सभा चुनावको मिति ए नियम चुनावी वातावरण बनाउने विषयमा बैठक बोलाउने निर्णय गरेको जानकारी दिनुभयो उच्च स्तरीय राजनैतिक समितिका संयोजक समेत रहनुभएका कंग्रेस सभापति कोइरालाले भोलि साँझ पाँच बजे नयाँ बानेश्वरमा समितिको बैठक बोलाउनु भएको छ कंग्रेसले संयोजक पाएको एक महिनामा दोस्रो पटक समितिको बैठक बस्न लागेको हो सौराहमा जारी नेपाल आदिवासी जनजाति महासंघको आठ महाधिवेशनमा बन्द सत्र जारी छ बिहान दस बजे सुरु हुने भनिए पनि आन्तरिक व्यवस्थापन कमजोरले गर्दा बन्द सत्र चार घण्टा ढिला सुरु भएको हो जिल्ला जिल्लाबाट सहभागी हुन चितवन आइपुगेका प्रतिनिधि पर्यवेक्षकहरूको नाम दर्ता प्रक्रियामा ढिलाइ भए पनि बन्द सत्रमा समयमा सुरु हुन नसकेको हो बन्द सत्रमा सङ्घीय परिषद सचिवालय र सङ्घीय परिषदका तर्फबाट महासचिव आङ्काजी शेर्पाले कार्य प्रगति प्रतिवेदन र भावी कार्ययोजना प्रस्तुत गर्नुभएको छ बन्द सत्रमा सहभागी प्रतिनिधिहरूले आदिवासी जनजातिको पहिचान र मुद्दाको विषयमा अहिलेसम्म भएका आन्दोलन र उपलब्धिका विषयमा पनि कुरा उठाउने भएको छ यसै गरी विघटित संविधान सभामा आदिवासी जनजाति समुदायको अधिकारको पक्षमा चलेको बहस र संविधान सभा विघटनका विषय पनि छलफल हुनेछ बन्द सत्रमा विभिन्न जातीय सङ्गठन जिल्ला समन्वय समिति लगायतका गरी पाँच सय प्रतिनिधि पर्यवेक्षक सहभागी छन् महासङ्घको तीन वर्ष नयाँ नेतृत्वको लागि अध्यक्ष पदका लागि प्रत्याशी कुमार चन्द्र चन्द्रविक्रम राई नरेश ताम्राकार पेमा शेर्पा र नित्यानन्द ताजपुरियाले उम्मेदवारी घोषणा गर्नुभएको छ यसबीच जिल्ला समन्वय परिषदका तर्फबाट महाधिवेशनमा सहभागी पर्यवेक्षकहरूले जिल्लाहरूलाई पनि मताधिकार दिनुपर्ने र केन्द्रीय सचिवालयमा जिल्लाबाट पनि प्रतिनिधि निर्वाचित गर्ने प्रावधान हुनुपर्ने माग गरेका छन् महासङ्घको अहिलेको व्यवस्था अनुसार प्रत्येक जातीय संस्थाको तर्फबाट एकजनाले मतदान गर्न पाउने र जातीय संस्थाको सिफारिसमा मात्र केन्द्रीय पदाधिकारीका लागि उम्मेद्वार दिन पाउने प्रावधान छ महाधिवेशनमा जिल्ला समन्वय परिषदले पर्यवेक्षकको रूपमा मात्र सहभागिता गर्न पाउने व्यवस्था छ विधान संशोधन गरेर जिल्ला समन्वय परिषदहरूको भूमिकाको सही मूल्याङ्कन हुनुपर्ने र महाधिवेशनमा प्रतिनिधि पठाउने व्यवस्था गरिनुपर्ने उनीहरूको माग छ महाधिवेशनका लागि चितवन आइपुगेका विभिन्न पैँतालिस जिल्ला समन्वय परिषदका अध्यक्षहरूले संयुक्त रूपमा महासङ्घका अध्यक्ष राजकुमार लेखितहरूलाई विधान संशोधन गर्न लेखित आग्रह गरेका छन् उनीहरूले आफरको मागका सम्बन्धमा बन्द सत्रमा छलफल हुनुपर्ने बताएका छन् यसैबीच नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखिथारूले आदिवासी जनजातिहरूको पहिचानको आधारमा सञ्चालित आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनु पर्ने बताउनु भएको छ चितवनमा जारी महाधिवेशनको बन्द सत्रमा सम्बोधन गर्दै अध्यक्ष थारूले आदिवासी जनजाति आन्दोलन विगतको तुलनामा परिपक्व व्यवस्थित हुँदै गएको बताउँदै संघीय संरचनामा मुलुक जान लागेको बेला थप गम्भीर भएर खरो सङ्घले आन्दोलनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो मुलुकमा अहिले अन्तरिम संविधान लोकतन्त्र खुला व्यवस्थामाथि निर्मम प्रहार भइरहेकोले आदिवासी जनजातिको आन्दोलनलाई पनि गलत ढङ्गले व्याख्या गरिरहेको विभिन्न स्थानमा रहेका नेताहरू विशेष सचेत हुनुपर्ने पनि थारूको भनाइ छ अध्यक्ष थारूले आदिवासी जनजातिहरूले कुनै पनि जाति धर्म संस्कृति विरुद्ध आन्दोलन गरेको नभई एकात्मक सामन्तवादी चिन्तन बोक्ने दल र निकायको विरुद्धमा आन्दोलन गरेको बताउनुभयो अध्यक्ष थारूले जातीय पहिचान मुद्दाको विरुद्धमा रहेकाहरूलाई आठौं महाधिवेशनको उद्घाटन सत्रमा देखेको सशक्त सहभागिताले राम्रो जवाफ दिएको बताउनुभयो भौतिक पूर्वाधार तथा यातायात मन्त्री छविराज पन्तले सरकारले निर्वाचन व्यवस्था सम्बन्धी थ्रेस होल्ड सहितको अध्यादेश राष्ट्रपति समक्ष छिट्टै पठाउने बताउनु भएको छ दलहरूबीच सहमति नभई विगतको नजिरका आधारमा पठाउने बताउनु भएको हो रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै सहमति निर्माणका लागि भन्दै धेरै समय कुरिरहन नसक्ने उहाँले स्पष्ट पार्नुभयो विश्वमै थ्रेस होल्डको चलन चलेको उल्लेख गर्दै न्यूनतम एक प्रतिशत मत ल्याउनेको संविधानसभामा प्रतिनिधित्व सहितको व्यवस्था लोकतान्त्रिक रहने उहाँको जिक्र थियो अध्यादेश अन्तिम टुङ्गोमा पुग्न लागेको र ऐन बनेपछि चुनावको मिति घोषणा हुने उहाँले उहाँले जानकारी दिनुभयो चुनाव मङ्सिरको पहिलो साताभित्रै सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै सहमतिका लागि ढिलासुस्ती नगर्न दलहरूलाई आग्रह गर्नुभयो साक्षात्कारमा निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले मङ्सिरको पहिलो हप्ता चुनाव सम्पन्न गर्ने गरी तयारीमा जुटेको बताउनुभयो चुनावका लागि तत्काल ऐन आउनुपर्नेमा उहाँले जोड दिनुभयो निर्वाचन आयोगलाई ऐनका अलावा मिति र जनशक्ति आवश्यक रहेको उहाँले बताउनुभयो सरकारले तोकेको मितिमा चुनाव सफलताका साथ सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध भएको उहाँको भनाइ थियो थ्रेस होल्डको व्यवस्था राख्ने नराख्ने जिम्मेवारी सरकार र दलहरूको रहेको र एन अनुसार चुनाव गर्ने उहाँले बताउनुभयो नेपाली कंग्रेसका वरिष्ठ नेता शेरबहादुर देवालले आगामी संविधान सभाको निर्वाचनमा एमालेसँग चुनावी तालमेल नहुने प्रश्न पार्नु भएको छ आज प्रेस युनियन छामले मंगलसेनमा गरेको पत्रकार सम्मेलनमा देवालले प्रतिस्पर्धी दल भएकाले एमालेसँग चुनावी गठबन्धन सम्भव नरहेको प्रश्न पार्नुभयो प्रतिस्पर्धी दलसँग गठबन्धन गरी चुनावमा गएको इतिहास संसारमा कहीँ पनि नभएकोले एमालेसँग चुनावी समीकरण हुन नसक्ने देउवाको दावी छ यसअघि कंग्रेस एमालेका शीर्ष नेताहरूले लोकतान्त्रिक शक्तिबीच गठबन्धन हुने बताए पनि आफूले कार्यकर्ताको भावना बुझेको र त्यो सम्भव हुने नदेखेको देउवाले बताउनुभयो यस्तै कंग्रेसका युवा नेता गगन थापाले लोकतान्त्रिक संविधान बनाउन नेपाली कंग्रेस मात्र सक्ने दावी गर्नुभएको छ वीरगञ्जमा नगर कार्य समितिले गरेको कार्यकर्ता भेला कार्यक्रममा नेता थापाले अबको संविधान सभा निर्वाचनमा एकीकृत नेकपा माओवादीले बहुमत ल्याए फेरि चार वर्षसम्म संविधान नबन्ने ठोकुवा गर्नुभयो माओवादी अध्यक्ष प्रचण्डले मधेससँग ल परेको छ भन्दै हिँड्नु फेरि पनि मधेसी जनतालाई भोलो भुलैयामा पार्ने षड्यन्त्र भएको टिप्पणी गर्दै नेता थापाले रोलपालीहरूको हुन नसकेका प्रचण्डले मधेसी जनताको लागि केही गर्छु भन्नु दिवा सपना मात्र भएको बताउनुभयो माओवादीले अझै पनि हतियारकै धाक धम्की देखाएर चुनाव कब्जा गर्ने षड्यन्त्र गरेको बताउँदै थापाले तर कङ्ग्रेसले माओवादीको त्यो सपना पुरा हुन नदिने दावी गर्नुभयो कङ्ग्रेस युवा नेता थापाले मधेसवादी दलहरू एकीकृत माओवादीको लग्गु भएर मधेस र मधेसी जनताको भावनासँग खेलबाड गरेको पनि आरोप लगाउनु भयो नेकपा माओवादीका अध्यक्ष मातृका यादवले नेताहरूको दोहोरो चरित्रले मुलुक यो अवस्थामा फँसेको दावी गर्नुभएको छ उहाँले शीर्ष दलका नेताहरू देश लुट्ने र विदेशीको चाकडी गर्न मात्रै एकजुट हुने गरेको आरोप लगाउनुभयो सङ्खुवासभा सदरमुकाम खादबारीमा आज माओवादीको दोस्रो जिल्ला भेलाको उद्घाटन गर्दै अध्यक्ष यादवले चार दलीय सिन्डिकेट रहन्जेल मुलुकमा स्थायी शान्ति नआउने दावी गर्नुभयो चुनाव नै प्रजातन्त्र भएको भनेर चार दलका नेताहरूले गलत व्याख्या गरेको उहाँको भनाइ थियो नवनियुक्त अख्तियार प्रमुख लोकमान सिंह कार्कीले भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न नसक्ने पनि उहाँले बताउनुभयो तीन दल र मधेसी मोर्चा सम्मिलित चार दलीय सिन्डिकेटले लोकतन्त्र समाप्त र कर्मचारी तन्त्रको स्थापना हुँदै गएको छ यादवले भन्नुभयो दलीय सिन्डिकेटले मुलुकलाई कैद गरेको छ उहाँले देशमा सरकारको नेतृत्वदेखि गाउँ स्तरसम्म नै कर्मचारी तन्त्रले देश चलाएको उल्लेख गर्नुभयो नेता यादवले निर्वाचनका न्यूनतम आधार तयार नभई निर्वाचन गर्नुको कुनै अर्थ नहुने जिकिर गर्नुभयो त्रिभुवन विश्वविद्यालयले आगामी जेठ तेइस गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ कार्यतालिका अनुसार जेठ नौ गतेसम्ममा सोभ्यौ निर्वाचन समितिको कार्यालयमा संगठन दर्ता तथा जेठ दस गते मतदाता नामावली प्रकाशन गर्ने विश्वविद्यालय सूचना शाखाका प्रमुख भावना बज्राचार्यले जानकारी दिनुभयो उहाँका अनुसार मतदाता सूचीमाथि दावी विरोधसहित अन्तिम नामावली प्रकाशन जेठ तेह्र गते उम्मेद्वारका लागि मनोनयन पत्र वितरण जेठ चौध गते प्रत्यक्ष र समानुपातिक दुवैको लागि उम्मेद्वारको मनोनयन पत्र प्रत्यक्षतर्फको र समानुपातिकतर्फको सिलबन्दी नामावली दाखिला एवं प्रत्यक्षतर्फको उम्मेद्वारको नामावली प्रकाशन जेठ सोह्र गते उम्मेद्वारको नामावलीमाथि दावी विरोध एवं नामावली प्रकाशन जेठ सत्र गते उम्मेद्वारको नाम फिर्ता एवं अन्तिम नामावली प्रकाशन जेठ उन्नाइस गति र मतदान जेठ तेइस गति हुनेछ सबै निर्वाचन विक्रमसम्म दुई हजार पैँसठी यता हुन सकेको छैन उच्च माध्यमिक शिक्षा परिषद ठिमीले यही वैशाख सत्र गतिदेखि देशभर एकै साथ सञ्चालन गरेको कक्षा बाह्रको परीक्षा आज सकिएको छ परीक्षामा तीन लाख अन्ठानब्बे हजार एक सय पन्ध्रजना परीक्षार्थी सहभागी भएका थिए परीक्षार्थी मध्ये एक लाख तिरानब्बे हजार तिन सय चौसठी जना छात्र र दुई लाख चार हजार सात सय एकाउन्न जना छात्रा थिए परीक्षाका लागि देशभर नौ सय बत्तीस परीक्षा केन्द्र र तीस हजार छ सय जनशक्ति परिचालन गरिएको थियो परिषदका परीक्षा नियन्त्रक दुर्गा अर्यालले परीक्षामा यस वर्षको परीक्षामा छिटफुट घटना बाहेक शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएको जानकारी दिनुभयो गएको तेइस गते निर्धारित अनिवार्य अंग्रेजी विषयको आंशिक परीक्षाको प्रश्नपत्र बाहिरेपछि रोकिएको परीक्षा जेठ अठार गते सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो परिषदले एकतीस गतेदेखि देशभर कक्षा एघारको परीक्षा सञ्चालन गर्ने जानकारी दिएको छ परीक्षामा चार लाख पैंतिस हजार अठारजना सहभागी हुने भएका छन् जङ्गली हात्तीको आक्रमणबाट आज बिहान झापाको बुधबारेमा एक वृद्धाको ज्यान गएको छ बिहान छ बजे आँगनमा निस्केकी बुधबारे नौकी चौरासी वर्षीय कृष्ण कुमारी राईलाई हात्तीले आँगनमै सुँडले लडाई सिकिस्त बनाएको थियो उपचारका लागि झापा बिर्तामोड लैजाँदै गर्दा वृद्धाको ज्यान गएको प्रहरीले जनाएको छ पूर्वोत्तर झापाका बाहुनडाङ्गी शान्तिनगर बुधबारी शनिश्वर लगायतका गाविसमा जङ्गली हात्तीले बारम्बार धनजनको क्षति गरिरहेको छ उता करेन्ट लागेर सिराको पर्सा पोखरी भिन्डा आठमा आज बिहान एक युवकको मृत्यु भएको छ वडा प्रहरी कार्यालय लहानका अनुसार करेन्ट लागेर सिराहा पर्सा पोखर भिन्डाका आठका पैँतिस वर्षीय शिवकुमार यादवको मृत्यु भएको हो प्रहरी निरीक्षक गोपाल ढकालका अनुसार बिहान दस बजेतिर घर छेउमै रहेको करेसाबारीमा विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लिक भई गम्भीर घाइते भएका यादवको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो अन्तर्राष्ट्रिय बजारमा सुनको भाव घटेपछि नेपाली बजारमा पनि सुनको भाव तोलामा दुई सय रुपियाँले घटेको छ नेपाल सुनचाँदी व्यवसाय महासंघले आजको लागि छापावाला सुनको मूल्य तोलाको एकाउन्न हजार नौ सय रुपियाँ तोकेको छ बिहिबार तोलाको बाहन्न हजार तीन सय रुपियाँमा कारोबार भएको छापावाला सुन शुक्रबार दुई सय रुपियाँ सस्ते र बाहन्न हजार एक सय रुपियाँमा कारोबार भएको थियो केही दिनदेखि सुनको मूल्यमा उतार चढाव आउने क्रम जारी रहेको छ आज तेजाबी सुन तोलाको एकाउन्न हजार छ सय पचास रुपियाँमा कारोबार भइरहेको गरिएको छ चाँदीको मूल्यमा भने आज पनि कुनै फेरबदल भएको छैन नेपाली बजारमा चाँदी लामो समयदेखि तोलाको नौ सय रुपियाँमा कारोबार हुँदै आएको छ अन्तर्राष्ट्रिय बजारमा नै चाँदीको माग कम र पूर्ति बढी भएकोले मूल्य स्थिर रहन गएको सुन चाँदी व्यवसायीहरूले बताएका छन् अब केही छोटा खबरहरू विभिन्न माग राखेर चक्काजाम गर्न खोज्ने चारजना नेपाल सद्भावना पार्टीका कार्यकर्तालाई प्रहरीले आज बिहान पूर्वी चितवनको रत्नगरबाट पक्राउ गरेको छ अज्ञात अपहरणकारीहरूले सिराहा नगर प्रम आठ नरहियाका पैंतिस वर्ष दिपेन्द्र मुखियाको अपहरण गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ रोल्पा कारागारबाट सुरुङ खनेर आठजना कैदी भागेका छन् गैराती कारागारको पश्चिमी भागबाट सुरुङ खनेर उनीहरू राति साढे बाह्र बजीतिर भागेको प्रहरीले जनाएको छ र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको हालको कार्यालय सर्ने भएको छ अहिले चौबिस कोटीमा रहेको भाडाको भवनबाट प्रहरी सर्न लागेको हो अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौँ वर्तमान सरकारको विघटन सम्भव नभएको भन्ने एकीकृत नेकपा माओवादीको भनाइप्रति तपाईँको धारणा के छ ए सरकारलाई समर्थन बी विरोधी दललाई चुडाउने बोली र सी विघटन हुनुपर्ने कारण के छ तपाईँले भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए सरकारलाई समर्थन भन्नेमा त्रिचालिस प्रतिशत बी विरोधी दललाई चुडाउने बोली भन्नेमा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 हो राष्ट्रिय सभाका कुल दुई सय बहत्तर सिटमध्ये शरीफको दल छयालिस सिट जित्दै सबैभन्दा अगाडि छ यस्तै पन्जाब प्रान्तमा पनि उना असी सिट हासिल सहित पिएमएल सबभन्दा अगाडि देखिएको छ पूर्व प्रधानमन्त्री शरीफले पन्जाबको सरगोधाबाट चुनाव जित्नु भएको छ जितपछि गृहनगर लाहोरमा समर्थकलाई सम्बोधन गर्दै शरीफले राष्ट्र विकासमा एकजुट हुन आह्वान गर्नुभएको छ प्रान्तीय सभाको मतगणना पूर्व क्रिकेट मतगणनामा पूर्व क्रिकेटर इमरान खानको पार्टी पाकिस्तान तहरिक ए इन्साफ पिटिआई सत्र सिट जित्दै दोस्रो र राष्ट्रपति आसिफ अली जर्दारीको party Pakistan peoples party PPP चौध सिट जित्दै तेस्रो स्थानमा छ पिटिआईले खैबर पख्तुनखुवामा बिस सिट जितेको छ भने पिपिपीले सिन्धमा चौबिस सिट जितेको छ खानले पेसावर र मियाबलीबाट चुनाव जित्नु भएको छ भने लाहोरमा हार बेहोर्नु भएको छ यसैबीच पाकिस्तानमा आम निर्वाचनको दस घण्टे अवधिमा विभिन्न स्थानमा भएका हिंसात्मक घटनामा परि बत्तीसजनाको ज्यान गएको छ निर्वाचनको क्रममा भएका आक्रमणहरूमा दुई व्यक्ति घाइते भएका छन् मतदानको लागि जम्मा भएका नेता र कार्यकर्ताहरूलाई लक्षित गरी देशका विभिन्न स्थानहरूमा आक्रमण गरिएको थियो निर्वाचनको दस घण्टे अवधिमा मात्र पाकिस्तानका विभिन्न ठाउँमा बम विस्फोट विस्फोट लगायत गोली प्रहार रकेट आक्रमण गरी त्रिचालिस हिंसात्मक घटनाहरू भएका थिए पाकिस्तानमा वर्तमान आम निर्वाचनका क्रममा हालसम्म एक व्यक्तिको हत्या भइसकेको छ खेल समाचार Indian premier league IPL cricket अन्तर्गत अहिले रोयल च्यालेन्जर्स बेङ्गलोर र कोलकाता नाइट राइडर्स बीच प्रतिस्पर्धा भइरहेको छ टस हारेर ब्याटिङमा तानेको बेङ्गलोरले ताजा अवस्थामा तेह्र दशमलव पाँच ओभर खेल्दै तिन विकेट गुमाएर पचहत्तर रन जोडेको छ अहिले बेङ्गलोरका लागि एबी डिभिलियर्स र मोइसिस हेन्ड्रिक्स क्रिजमा रहेका छन् यसअघि प्रारम्भिक ब्याट्सम्यान चेतेश्वर पुजारा पाँच क्रिस गयाल तेत्तिस रन बनाएर आउट भएका छन् भने कप्तान विराट कोहली ज्याक कालिसको बलमा बोल्ड हुँदै सत्र रनमा पिब्लिन फर्किएका छन् यसै गरी आज बेलुका सभा आठ बजेपछि हुने दोस्रो खेलमा शीर्ष स्थानको चेन्नई सुपर किङ्स र तेस्रो स्थानको राजस्थान रोयल्स बीच प्रतिस्पर्धा हुनेछ बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक लोकमान सिंहको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्चमा रिट दर्ता सबैतिरबाट अदालतलाई अचान बनाउने काम भइरहेको कायम मुकाम प्रधान न्यायाधीश शर्माको गुनासो चुनावी वातावरण बनाउने विषयमा निर्णय गर्न कंग्रेस सभापति कोइरालाद्वारा भोलि उच्च स्तरीय राजनैतिक समितिको बैठक आह्वान सरकार विरोधी तेत्तीस दलले भोलि गर्ने भनेको नेपाल बन्द स्थगित नेपाल आदिवासी जनजाति महासङ्घको आठौँ महाधिवेशनको बन्द सत्र जारी जनजाति आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनु